नमस्कार रेडियोभिजन एकानब्बे दशमलव छ मेगा आर्समा कार्यक्रम मुक्तक मालाको समय आज पनि सुरु भइसकेको छ मदन भण्डारी सधैँ चाहिँ कार्यक्रम मुक्तक माला लिएर उपस्थित भइसकेको छु मलाई प्रविधि समिशनमा देवेन्द्र अधिकारीजीले साथ दिइरहनु भएको छ तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगा आर्चको ध्वनि तरङ्गमा अहिले पूर्वमा सुनिरहनु भएको हुनुपर्छ त्यस्तै गरेर W W W dot radio vision dot com dot NP log on गरेर संसारभरकै साथ सुनिरहनु भएको हुनुपर्छ तपाईँले मोबाइल एप्लिकेसन हाम्रो पात्रोको रेडियो लिस्टमा गएर रेडियोभिजन सर्च गरेर पनि श्रोता हामीलाई सुन्न सक्नुहुन्छ मन्दिर मस्जिद हाम्रो पहिचान उही हुन् मन्दिर मस्जिद हाम्रो पहिचान उही हुन् बुझ्ने विधि फरक छ भगवान उही हुन् हामी धर्मको नाममा युद्ध गर्दै नगरौँ भो बाइबल गीता वेद अनि कुरान उही हुन् आहा यो मिठो मुक्तक मुक्तकार उमेश विरोधीजीको झापा उहाँको घर हो मुक्तकार उमेश विरोधीजी मुक्तकमालाको सुरुवाती बसाइदेखि नै मुक्तकमालामा निकै मिठो माया बाँड्दै गर्नुहुन्छ हामीहरूलाई साथ दिइरहनु भएको छ आजको यो वसाईमा मसँग हजुर उनै मुक्तकार उमेश विरोधी हुनुहुन्छ उहाँसँगको भलाकुसारी आजको कार्यक्रममा रहनेछ उहाँका मिठा मिठा मुक्त खरबहरू कार्यक्रममा हामी सुन्नेछौँ हामीलाई सुन्दै रहनुहोला रेडियोभिजनसँगै रहनुहोला कार्यक्रमको सुरुवातमा एउटा निकै नै मिठो गीत तपाईँहरू समक्ष राख्छु गीत पश्चात आउँछु म रहनेछु आजको कार्यक्रममा मसँग रहनुहुनेछ उमेश विरोधीजी प्रविधि संयोजनमा देवेन्द्र अधिकारीजी तपाईँ सँगै हुनुहुन्छ भन्नेमा हामी ढुक्का छौँ पानी छाया पानी छाया पानी Chaya. सम्म सपना हो देखी विपना कहाँ सम्म सपना हो कहाँ देखि विपना माया मोह भन्नु पनि कै तपना माया मोह भन्नु पनि कै तपना कै थपना हो पानी छाया कै थपना हो पानी छाया यो निकै मिठो गीत पश्चात तपाईँलाई कार्यक्रममा पुनः स्वागत छ श्रोता मैले कार्यक्रमको प्रारम्भमा नै तपाईँलाई जानकारी गराइसकेको छु आज मसँग निकै गजबको मुक्तक लेख्नुहुने मुक्तकार उमेश विरोधी हुनुहुन्छ उहाँसँगको भलाकुसारी अब रहनेछ कार्यक्रममा एघार बजीसम्म तपाईँ पक्कै हामी सँगै रहनुहुनेछ म स्वागत गर्छु भने मुक्तकार उमेश विरोधीजीलाई उमेशजी कार्यक्रम मुक्तक मालामा तपाईँलाई स्वागत छ धन्यवाद सर सन्चै हुनुहुन्छ आराम छु मुक्तक सुनौ आज त तपाईँको मुक्तक सुन्ने हो कार्यक्रमभरि नै अनि कुराकानी हामी बिच बिचमा जोड्दै पनि जाउँला प्रारम्भमा मुक्तक सुनौ अनि त्यसपछि कुराकानीलाई अगाडि बढाउँ हुन्छ सर म मुक्तक सुनाउन चाहन्छु तिम्रो सपना भङ्ग हुँदै हुँदैन जुन पुरा मसँग हुँदै हुँदैन आवरण हेरेर माया गर्दै नगर हो तिम्रो सपना भङ्ग हुँदै हुँदैन जुन पुरा मसँग हुँदै हुँदैन आवरण हेरेर माया गर्दै नगर भो मायामा रूपरङ्ग हुँदै हुँदैन धन्यवाद अर्को अर्को सुनौ त सँगसँगै सधैँ पर्छ खिचातानी राजधानीलाई सबै गर्छन् मनोमानी राजधानीलाई सधैँ पर्छ खिच्चातानी राजधानीलाई सबै गर्छन् मनोमानी राजधानीलाई हुन त जलस्रोतको दोस्रो धनी देश सधैँ अभाव हुन्छ पानी राजधानीलाई वाह गजबको मुक्तक लेख्नुहुन्छ आज कार्यक्रम मुक्तक मालामा तपाईँसँग भलाकुसारी गर्ने यो समय जुरेको छ पूर्वको उर्वर माटोमा साहित्यको बिच छरेर चारैतिर फुल्नु भएको छ तपाईँ मलाई त्यस्तो लाग्छ लेखनप्रतिको झुकाव कसरी भयो सुरुवात त्यसरी गरौँ न आजको कुराकानीको अब तपाईँले यसरी प्रशंसा गरिरहँदा चाहिँ एउटा अचम्म पनि लाग्छ साहित्य एकजना मेरो सर हुनुहुन्थ्यो म नौ दस नौ दस क्लासमा पढ्थेँ सम्भवतः त्यो बेला एकजना विक्रम पालुङ्गा भन्ने सर हुनुहुन्थ्यो उहाँले गजल यसरी लेख्नुपर्छ मुक्तक यसरी लेख्नुपर्छ भन्ने कुरा उहाँले हामीलाई सिकाइरहनुहुन्थ्यो त्यति बेला उहाँको एउटा राम्रो विद्यार्थी चाहिँ म हुँ भन्ने लाग्छ अहिले यति बेला सम्झाउँदाखेरि मसँगैका साथीहरू धेरै थिए उनीहरूले लेखेनन् अथवा उनीहरूले लेख्न सकेनन् अथवा उनीहरू सक्सेस भएनन् त्यो आफ्नो ठाउँमा छ तर रेगुलर दिने मान्छे चाहिँ म परेँ अहिले उहाँको साथमा भन्नुपर्दा उहाँले पनि गर्व गरेर भन्नुहुन्छ एउटा मैले सिकाएको कुरा साहित्यलाई यसो सिकाउँदाखेरि तैँले चाहिँ लिन सकिस् भनेर भन्नुहुन्छ त्यो गर्दा चाहिँ मलाई गर्व लाग्छ सुरुवाती दिन त्यस्तै थियो अब साहित्य यसो सिक्दै गयो थोरै अझै पनि विद्यार्थी नै छु सिकिसकेको छुइनँ त्यस्तै नै भन्नुपर्छ सर त्यसरी नै लेख्दै लेख्दै लेख्दै लेख्दै आउँदाखेरि अहिले यो समयसम्म आइपुग्यो एकदम पक्कै पनि सर साहित्यमा विशेष त कुन कुन विधामा कलम चलाउनुहुन्छ तपाईँ म विशेष मुक्तक लेख्छु गजल लेख्छु थोर बहुत कविता लेख्छु अहिले पछिल्लो समय कथातिर यसो हात लाउँदैछु प्रयास गर्दैछु हेरौँ कतिसम्म चाहिँ सफल भइन्छ हजुर प्रयास चाहिँ गरिराखेको छु मुक्तक किन मन परेको होला उमेशजीलाई विशेष त लेख्न होइन मुक्तक एउटा आफैमा एउटा स्वतन्त्र विधा हो अनि मुक्तकले वास्तवमै एउटा इतिहास बोक्न सक्छ चार हरफको मुक्तकले एउटा इतिहास बोक्न सक्छ बुलन्द हुन्छ जसले जो कोहीको मान्छेको मनमा एकैचोटि प्रवेश गर्न सक्छ त्यो शब्दले र त्यो एउटा विधा नै त्यस्तो विधा हो छोटो विधा जसले मान्छेको मनमुटुमा एकैचोटि बास गर्न सक्छ त्यसैले पनि मलाई चाहिँ मुक्तक एकदमै मनपर्छ हिजो आज अलिकति मान्छेहरूको व्यस्तताले गर्दाखेरि छोटो कुरा नै बढी पढ्न रुचाइरहनु भएको हामीले भेटी पनि रहेका छौँ र यो मुक्तक त्यो स्वाद बाँडी पनि राखेको छ भन्ने हामीलाई लागेको छ विशेष त नेपाली साहित्यमा मुक्तक अहिले जुन हिसाबले अगाडि बढिरहेको छ यो समय मुक्तकको उर्वर समय छ तपाईँ आफू चाहिँ ठ्याक्कै भन्नुपर्दा मुक्तक कस्तो लेखियोस् कस्तो लेखिनुपर्छ भन्ने चाहनुहुन्छ अहिले मुक्तकमा कस्तो चाहिँ हो भने मुक्तकले बोल्नुपर्ने कुराहरू जस्तो मुक्तक एउटा नीति छ मुक्तक एउटा नियम छ त्यो त आफ्नै ठाउँमा छ तर पनि मुक्तकले एउटा सर्जकले लेख्नुपर्ने मुक्तक चाहिँ के हो भन्दाखेरि जुन छोटो शब्दहरूलाई प्रयोग गरेर अथवा छोटो एउटा हरफलाई प्रयोग गरेर सबैको बास मनमा बास बस्ने सफल शब्द चाहिँ प्रयोग गरे राम्रो हुन्छ मुक्तक होइन र अब शब्दहरूलाई जोडेर भयङ्कर ठुलो बनाएर नै मुक्तक लेख्छु भन्ने मान्यता राख्नु पनि गलत चाहिँ गलतै हो हजुर शब्द अब मात्रै मुक्तक हुँदैन बन्दैन बिल्कुल बन्दैन <laughs> तर के चाहिँ हो भने छोटो शब्दमा मान्छेको व्यस्तता यही हो छोटो शब्दमा सबैको मनमुटमा बस्न सफल लेख्न सक्यो भने चाहिँ मुक्तक बन्छ जो चाहिँ नियममा रहेर हजुर मुक्तक सुनौ उमेशजी पक्कै पनि मैले प्राय मुक्तक मुगलान बसाइमा थोरै लेखेको थिएँ हजुर बिचमा अहिले देशमा रहिरहँदाखेरि पनि थोरै लेखेको छु मेरा प्राय मुक्तकहरू चाहिँ यसो देशलाई छोएको छ अथवा मुगलानमा बसेका नेपालीको पीडा अनि मुगलानमा रहँदाखेरि नेपालीले के के गर्थे उनीहरूको अवस्था कस्तो हुन्थ्यो भन्ने कुराहरू थोरै मैले उठाएको छु मेरो मुक्तकमा यसपटकको कार्यक्रममा घरका कुरा त सुनिने भयो भयो मुक्तकमा परदेशका कुरा पनि सुनिने भयो दोहोरो फाइदा भइरहेको छ मुक्तक पनि मुक्तक सुन हुन्छ डक्टरको ठाउँमा धामी कहिलेसम्म हो यसरी यो देशको बदनामी कहिलेसम्म हो सारा मुगलानीको एउटै सवाल सरकारलाई डक्टरको ठाउँमा धामी कहिलेसम्म हो यसरी यो देशको बदनामी कहिलेसम्म हो सारा मुगलानीको एउटै सवाल सरकारलाई खाडीमा गर्नुपर्ने गुलामी कहिलेसम्म हो वाह यो फेरि फेरि सुनाउँदा एकपटक हुन्छ डक्टरको ठाउँमा धामी कहिलेसम्म हो यसरी यो देशको बदनामी कहिलेसम्म हो सारा मुगलानीको एउटै सवाल सरकारलाई खाडीमा गर्नुपर्ने गुलामी कहिलेसम्म हो गजब हो लेख्नुहुन्छ मुक्तक धन्यवाद सर अर्को अर्को सुनु पीडा भुलाउन मुक्तक गजल चाहिन्छ पीडा भुलाउन मुक्तक गजल चाहिन्छ कि त तिम्रो माया ममा सफल चाहिन्छ अचेल दुईमा एक हुनै पर्छ रात काट्न पीडा भुलाउन मुक्त गजल चाहिन्छ कि त तिम्रो माया ममा सफल चाहिन्छ अचेल दुईमा एक हुनै पर्छ रात काट्न कि तिमी चाहिन्छ कि बोतल चाहिन्छ राम्रो गजल पनि लेख्नुहुन्छ तपाईँ हामीले विभिन्न कार्यक्रमहरूमा प्रमुख वाचकको रूपमा तपाईँलाई देख्दै पनि आएका छौँ मैले यो थोरै किन पनि जोड्न चाहेको भने गजल लेख्नेहरूलाई केही केहीलाई यस्तो आरोप पनि छ मुक्तक लेख्नेहरूको गजलका दुई शेर के मुक्तक हुन् एकदम यो कुरालाई धेरैजनाको मुखबाट मैले पनि सुनेको छु र यो एकदम पीडित म पनि हो मैले पनि यो कुरालाई सहेको छु स्वीकारेको छु धेरैजनाको मुखबाट मैले पनि सुनेको तर बिल्कुल गलतका दुईवटा शेर मुक्तक होइनन् मुक्तक र गजलका विधा फरक हुन् यी दुईवटा पाटो फरक हो उस्तै सुनिनु नै एउटै हुनु होइन मेरो विचारमा चाहिँ हजुर उस्तै चाहिँ सुनिन्छ तर एउटै हुँदै होइनन् गजल लेख्दै खर्दा अगाडि बढाउन सकिएन मस्तिष्क चलेन कलम चलेन भने ल यो चाहिँ मुक्त भयो भन्ने छ धेरै कुरा तपाईँ आफू पनि गजल लेखिरहनु भएकोले त्यो बठै त तपाईँले गर्नुभएको छैन तपाईँले मुक्त बुझ्नु भएको छ भन्ने मलाई लाग्छ एकदम पक्कै पनि हो यो कुरा धेरैजनाले यो कुरालाई गरेका पनि छन् र प्रयोगमा पनि ल्याएका पनि थिए कतिले तर वास्तविकता त्यो चाहिँ होइन यो चाहिँ एकदमै झुट हो गजलका दुईवटा शेर राखेर मुक्तक बन्न सक्छ भन्ने मान्यता राख्नु चाहिँ मेरो विचारमा चाहिँ पूर्ण रूपले गलत छ मुक्तक सुनौ हुन्छ म फेरि पनि मुक्तकलाई जोड्न चाहन्छु भन्नुहोला बुझे जति कुन छान्नुहुन्छ इज्जत वा सम्पत्ति कुन छान्नुहुन्छ दुईमा एक लिन मिल्छ छान्नु परेमा भन्नुहोला बुझे जति कुन छान्नुहुन्छ इज्जत वा सम्पत्ति कुन छान्नुहुन्छ दुईमा एक लिन मिल्छ छान्नु परेमा आमा या त श्रीमती कुन छान्नुहुन्छ यस्तो हो क्या बाँड यसरी प्रहार गर्ने हो मार यसरी हान्ने हो मुक्तकमा आज मलाई खुसी चाहिँ के लागिराखेको छ भने साथीहरू मुक्तक मेलामा आउनुहुँदा वाचन गर्ने बेलामा बिस्तारी बोल्नुहुन्थ्यो बिस्तारी वाचन गर्नुहुन्थ्यो बोल्दा चाहिँ अलिक ठुलो बोल्नुहुन्थ्यो तपाईँको वाचन चाहिँ बडो गजबको आइराखेको छ मजा आइराखेको छ बरु बोली चाहिँ अलिक सानो सानो सुनिराखेको छु विभिन्न कार्यक्रमहरूमा वाचन गर्दाको अनुभव पनि हो यो निकै मिठो वाचन पनि गर्नुहुन्छ अर्को मुक्तक सुनौ हुन्छ म एकदम के चाहिँ भन्न चाहन्छु भने मैले अन्तर्वार्ता थोरै दिएको छु म बोल्न त्यत्रै नरुचाउने मान्छे हो र बोल्न म त्यति जान्दिनँ पनि यो कुरालाई यहीँ थाती राख्छु म मुक्तक नै पढ्छु मुक्तक सुनौँ कसले खोज्ने यस्ता कुरा भोक्कै बसेको हर गल्ली गल्लीमा टुहुरा भोक्कै बसेको राजधानीले खाँदा देश अगाउने सोच्नेहरू कसले खोज्ने यस्ता कुरा भोक्कै बसेको हर गल्ली गल्लीमा टुहुरा भोक्कै बसेको राजधानीले खाँदा देश अगाउने सोच्नेहरू कहिले देख्छौ बदाङ बाजुरा भक्कै बसेको वाह फेरि फेरि एकपटक सुनौ त धन्यवाद कसले खोज्ने यस्ता कुरा भक्कै बसेको हर गल्ली गल्लीमा टुहुरा भक्कै बसेको राजधानीले खाँदा देश अघाउने सोच्नेहरू कहिले देख्छौ बदाङ बाजुरा भक्कै बसेको मुक्तक सुन्ने श्रोताको मनमा एक किसिमको तरङ्ग पैदा गर्नु पर्यो मुक्तक सुन्ने श्रोताको मस्तिष्कमै एउटा तरङ्ग ल्याउनु पर्यो मुक्तकमा त्यो तागत हुनुपर्छ आज यस्तै तागतिला मुक्तकार उमेश विरोधी श्रोता हामी समक्ष हुनुहुन्छ रेडियो भिजन तपाईँ सुनिरहनु भएको छ अर्को मुक्त सुनौ हुन्छ भइरहेछ अत्याचार दिन प्रतिदिन दाजुभाइको काटमार दिन प्रतिदिन युद्धले मेरो देशको अस्तित्व लुटिसक्यो भइरहेछ अत्याचार दिन प्रतिदिन दाजुभाइको काटमार दिन प्रतिदिन युद्धले मेरो देशको अस्तित्व लुटिसक्यो रमिता हेर्दैछ सरकार दिन प्रतिदिन झापातिर आउँ थोरै कसरी निहाल्नु भएको छ पछिल्ला दिनमा झापाको साहित्यिक माहौललाई पछिल्लो समय या भनौँ हाम्रा अग्रजहरूले जुन बाटो बनाइदिनु भएको छ त्यो बाटोमा हामी कतिसम्म हिँडेका छौँ त्यो बाटोलाई हामी त्यो बाटोको परिधिमा हामी कतिसम्म हिँडेका छौँ भन्ने कुरा उहाँहरूले निहाल्ने हो तर हामीले बुझेअनुसार हामीले गर्न सक्ने कुराहरू अथवा हामीले गरेका कुराहरू मलाई चाहिँ ठिकै लाग्छ साहित्यिक यात्राहरू राम्रो छ साहित्य कार्यक्रमहरू चलिरहेको छ यस्तै हुनुपर्छ अझै योभन्दा बढ्नुपर्छ भन्ने मान्यता चाहिँ हो तपाईँको झापा ठ्याक्कै घर कहाँनिर भनिदिनुहोस् त मेरो झापा कचम गाउँपालिका वार्ड नम्बर सात मैले यो कुरा चाहिँ किन पनि जोड्न चाहेको भने उमेशजी झापाको दक्षिणी भेग चन्द्रगढीसम्म साहित्यिक कार्यक्रमहरू बाक्लो हुने रौनक नै छुट्टै हुने त्यहाँदेखि पनि दक्षिण लाग्दा कार्यक्रमहरू शून्य हुने त्यो अवस्था मा तपाईँ त्यहीँ हुनुहुन्छ यो समस्यालाई दूर गर्न एउटा साहित्यिक संस्था पनि खोल्नुभएको छ तपाईँहरूले तपाईँलाई धेरै धेरै बधाई छ त्यसको लागि त्यताको माहौल मैले भने जस्तै छ कि र अर्को कुरा हो त्यस्तै हो त्यही भएर अबका दिनमा यस्तो नहोस् भनेर तपाईँहरूले साहित्यिक संस्था गठन गर्नुभएको होइन यो कुरा जोड्न पाएँ बडो खुसी लाग्यो कचन कपाल साहित्यिक मञ्च कचन कवललाई केन्द्रित गरेर आसपासका गाउँपालिका नगरपालिका सबैलाई केन्द्रित गरेर एउटा गाउँपालिका के भन्छ हामीले साहित्यिक सङ्गठन स्थापना गरेका छौँ कचन कवल साहित्यिक मञ्च भनेर नामकरण गरेका छौँ त्यस त्यो मञ्चको संस्थापक सचिव म नै हो र कस्तो चाहिँ हो भने अवसर भन्ने कुरा मान्छेलाई महत्त्वपूर्ण हुन्छ सानो ठाउँबाटै बढ्दै बढ्दै ठुलो ठाउँमा पुगिने हो भन्ने कुरा पनि एकदम यो सत्य हो ध्रुव सत्य हो त्यसैले गाउँ गाउँमा साहित्यको एकदम त्यो सम्भावना देखेर स्कुलमा साहित्यको सम्भावना देखेर एउटा विकट ठाउँमा कोही नपुगेको ठाउँमा पनि साहित्यकार पुग्छन् भन्ने एउटा हाम्रो त्यो सोच भएको कारणले नै साहित्यिक मञ्च स्थापना गरियो हामी सफल पनि छौँ पछिल्लो समयमा देशको राष्ट्रिय स्तरको गजलकार ईश्वर दाललाई ल्याएर पनि हामीले त्यहाँनिर एउटा कार्यक्रम गरेका थियौँ यो बिचमा फेरि हामी अर्को कार्यक्रम गर्ने तयारीमा छौँ ठिक छ प्रगति पनि हुँदैछ नयाँ नयाँ सर्जकहरूलाई पनि हामीले अलिकति उत्साह दिइरहेका छौँ उनीहरूले पनि यसो लेखिरहेका छन् कलम चलाइरहेका छन् जसमा साथ त हाम्रो छँदैछ छन्दकवि डिलिराज नेपाल पनि हाम्रो साथमा हुनुहुन्छ उहाँको एउटा उहाँले देखाएको बाटोलाई हामीले एकदम शिरधार्य गरेर चलिरहेका छौँ ठिक छ अहिले लगभग राम्रो छ एकदमै साहित्य भन्ने कुरा जहीँ पनि हुँदो रहेछ जुन अवस्थामा पनि निक्लिँदो रहेछ बन्दो रहेछ लेखिँदो रहेछ भन्ने कुरा चाहिँ त्यो कुराले पनि प्रमाणित हुन्छ सर थोरै सँगसँगै जोडेर यो संस्थाको परिचय गराइदिनुहोस् न झापाको दक्षिणी भेगमा अवस्थित कचनकवल गाउँपालिका जो चाहिँ नेपालको होचो ठाउँ पनि छ त्यो गाउँपालिकामा जसलाई क केचना कवल भनिन्छ त्यो ठाउँमा साहित्यका मुनाहरू छन् तर त्यसले फक्रिने अवसर पाएको थिएन अबको दिनमा जहाँसम्म लाग्छ त्यसले फक्रिने अवसर पाउँछ होला हामी त्यसलाई साथ सहयोग दिन्छौँ जुन कोपिलाहरूलाई साथ सहयोग दिन्छौँ जसले फक्रिने अवसर पाउँछ होला भन्ने उद्देश्यले नै हामीले यो संस्थालाई स्थापना गरेका छौँ हामी अहिले पनि यसलाई निरन्तरता दिइरहेका छौँ प्रत्येक महिनाको तेस्रो शनिबार रचना वाचन कार्यक्रम राख्छौँ बिस बाइसजना पच्चिसजना मान्छे उपस्थित हुनुहुन्छ सर्जकहरू त्यहाँनिर हरेक सबै मान्छेलाई उस्तै समान व्यवहार गरिन्छ तपाईँ ठुलो तपाईँ सानो भन्ने कुरा छैन हामी सबै उस्तै हौँ भन्ने एउटा हौसला दिएर नै हामीले त्यो कार्यक्रम चलाइरहेका छौँ हेरौँ भोलिको दिनमा प्रगति होला नै भन्ने मैले चाहिँ विश्वास लिएको छु के कस्ता योजनाहरू बनाउनु भएको छ आगामी दिनहरूमा तपाईँले त्यहाँ बसेर तपाईँ स्वयं त्यो संस्थाको सचिव भइरहँदा कार्यक्रम चाहिँ के रहेछ भन्दाखेरि साहित्य भन्ने कुरा चाहिँ एकदम साधनाको आवश्यकता हो साहित्य लेख्नुपर्छ भन्दाखेरि साहित्यमा साधना एकदम महत्त्वपूर्ण कुरा हो त्यसैले साधना गर्नको लागि के त भन्दा बाटो एउटा सिर्जना गरिदिनु पऱ्यो त्यो बाटो सिर्जना गर्नको लागि एउटा पुराना सर्जकहरूलाई अथवा नाम चलेका सर्जकहरूलाई ल्याएर चाहिँ उभ्याउन सकियो कार्यक्रम गर्न सकियो भने त्यहाँ रहेका नयाँ नयाँ सर्जकहरूलाई एउटा हौसला बढ्ने हामीले मूल्याङ्कन गरेर नै योभन्दा अघिल्लो कार्यक्रममा एकजना सर्जक हामीले ल्याएको थियौँ अब योपालि पनि हामीले दुईजना सर्जकलाई नाम त अहिले मैले तोकिहालिनँ दुईजना सर्जकलाई ल्याएर राष्ट्रिय स्तरकै सर्जकलाई ल्याएर चाहिँ फेरि एउटा कार्यक्रम गरौँ वैशाख ताका भन्ने हाम्रो सोच चाहिँ छ होइन अब त्यो त गाउँपालिकाको माताहतमा रहेरै काम गरिरहेका छौँ अहिले पनि हामीले अबको दिनहरू पनि गाउँपालिकाको माताहतमै रहेर काम गर्छौँ भन्ने सोचमा छौँ अहिले सर विशेष त झापामा उमेसी दमकमा बिर्तामोडमा काँक्राभिट्टामा महेन्द्र राजमार्ग आसपासका क्षेत्रहरू र चन्द्रगढी केन्द्रित नै कार्यक्रमहरू हुने गर्दछन् यो अवस्थामा सबैलाई जोड्न र सँगै कार्यक्रममा रमाउन कस्तो किसिमको आह्वान कार्यक्रम मुक्तक मालाबाट आज गर्न चाहनुहुन्छ मैले विशेष त अलिकति झापाको मैले भनिहालेँ अघि पनि चन्द्रगढीदेखि दक्षिण गइसकेपछि साहित्यिक कार्यक्रमहरू शून्य नै हुने गर्थे र त्यो तपाईँहरूले सुरुवात गर्नुभएको छ मलाई एकदमै यो खास लागेको छ विशेष लागेको छ र त्यही भएर म अलिक बढी योपट्टि केन्द्रित पनि भएको छु कस्तो किसिमको आह्वान गर्न चाहनुहुन्छ साहित्यलाई मैले चाहिँ के सो भन्छु भने साहित्यकारहरूलाई अथवा साहित्य सुन्न चाहने अथवा साहित्यमा रमाउन चाहनेहरूलाई पायक पर्ने ठाउँमा मात्रै साहित्यकारलाई भेट्छु साहित्य सुन्छु भन्ने सोच चाहिँ बिल्कुल नराखिदिनु होला त्यो चाहिँ हटाइदिनुहोस् किनभने साहित्य सिर्जना हरेक ठाउँमा जस्तोसुकै दुर्गममा जस्तोसुकै विकट ठाउँमा पनि साहित्य सिर्जना गर्ने मान्छे हुन्छन् तर के चाहिँ हो भने अब हाम्रो मान्यता चाहिँ के छ भने जस्तो बिर्तामोड कार्यक्रम भयो बिर्तामोडका आसपासका दमकका धुलाबारीका बेता काँक्रेभिटाका मान्छेहरू आउने तर त्यहाँदेखि मुनि अलिकति कहीँ ठाउँ कुनै ठाउँमा अलिकति ग्रामीण एरियामा कार्यक्रम भयो भने जान नसक्ने मन हुन्छ तर जाँदिनँ कस्तो भने त्यो एउटा भौगोलिक बनावटले त्यो कुरालाई असर गर्छ तर त्यस्ता कुराहरू चाहिँ मनमा नराखेर त्यस्ता कुराहरू चाहिँ मनबाट हटाएर जाने हो भने चाहिँ साहित्यको उत्थान गर्न मजाले सकिन्छ तर हाम्रो चाहिँ कन्सेप्ट के छ भन्दाखेरि नजिकै यताउता पाएको पऱ्यो भने जाने कार्यक्रम यसो एटेन्ड गर्ने अलि टाढा पऱ्यो एकदम उसलाई निम्तो नै दिएको छ भने पनि ऊ नजाने हाम्रो छ त्यो त्यो एकदम मानसिकता त्यो छ त्यो मानसिकता चाहिँ हटायो भने हामीले साहित्यको उत्थान गर्न सक्छौँ साहित्यमा अझै केही गर्न सक्छौँ विशेषतः झापामा झापामा एकदमै प्रखर प्रखर साहित्यकारहरू देखिन्छ पछिल्लो समयमा धेरै गर्न सक्ने साहित्यकारहरू देखिन्छ तर हाम्रो के छ भन्दाखेरि अहिले यो खेतालाको एउटा चलन चलिरहेको छ क्या <laughs> खेताला जस्तो दमकमा कार्यक्रम भयो बिर्तामणको ग्रुप गरेर चलाइदिने अथवा त्यो ग्रुप गरेर बसिदिने धेरै देखाइदिने बिर्तामणा कार्यक्रम भयो दमकको आइदिने भेटाएको आइदिने त्यो तरिका खेतालाको तरिका सिस्टममा हामी गयौँ भने चाहिँ साहित्यलाई उत्थान होइन बरु साहित्यको चाहिँ दुर्गति नै हुन्छ मैले देखेको चाहिँ तर साहित्यको उत्थान गर्ने हो भने निस्वार्थ भावनाले एकदम साहित्यलाई सुन्न चाहन्छु साहित्य बुझ्न चाहन्छु साहित्य मनन गर्छु भन्ने सोच राख्ने हो भने साहित्यमा केही गर्न सकिन्छ तर यो खेतालाको प्रविधि गर्ने हुन्छ सर साहित्यमा केही नै गर्न सकिँदैन हामी विशेषतः अहिले देखिरहेका छौँ पछिल्लो समय होइन यो अवस्था छ म चाहिँ के भन्छु भने माया गरिदिनुहोस् नेपाली साहित्यमा थोरै भए पनि एउटा इँटा थप्ने काम इँटा थप्ने काम नसके तापनि सानो टुक्रा एउटा हामीले फेसो लाउने काम मात्रै गऱ्यौँ भने पनि ठुलो प्रगति हुन्छ नेपाली साहित्यलाई सही कुरालाई हामीले उठाएका छौँ सही काम हामीले गरेका छौँ तपाईँहरूको साथ सहयोग भयो भने हौसला अझै मिल्छ हामीलाई हामी एकदम यो कुरामा अनुज छौँ नजान्ने छौँ भर्खर सिक्दैछौँ तपाईँहरू जान्नेहरूले अझै यो कुरालाई सिकाइदिनु भने अझै हामीलाई हौसला बढ्छ त्यसैले त्यस्तो समय मिल्यो भने प्रत्येक महिनाको तेस्रो शनिबार हामीले रचना वाचन कार्यक्रम राखेका छौँ लक्ष्मी उच्च मावि भन्ने स्कुल छ त्यो स्कुलमा हामीले प्रत्येक महिनाको तेस्रो शनिबार कार्यक्रम राखेको छु जो कोही तपाईँहरू आउन चाहनुहुन्छ भने तपाईँहरूलाई एकदम हृदयदेखि नै स्वागत गर्छौँ हामी तपाईँहरूलाई धेरै धेरै शुभकामना दिन चाहन्छु मलाई एकदमै धेरै खुसी लागेको छ विशेष त म तपाईँहरूको यो जुन संस्था खोल्नु भएको छ र जुन हिसाबले कार्यक्रम गर्दै आउनुभएको छ त्यसको सबैभन्दा ठुलो प्रशंसक पनि हो र एकदमै धेरै आनन्द लागेको छ तपाईँ त्यहाँ हुनुहुन्छ र तपाईँ त्यहाँ हुँदा मन ढुक्क पनि छ मुक्तक सुनौ अँ फेरि म मुक्तक जोड्न चाहन्छु आफ्नो पहिचान आफ्नो संस्कार नबिर्स आफू जन्मिएको धरातल आधार नबिर्स माया भनेर किन भौतारिन्छौ मुगलानमा आफ्नो पहिचान आफ्नो संस्कार नबिर्स आफू जन्मिएको धरातल आधार नबिर्स माया माया भनेर किन भौतारिन्छौ मुगलानमा आफ्नो घर नबिर्स आफ्नो परिवार नबिर्स रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्समा मुक्तक माला श्रोता तपाईँ सुनिरहनु भएको छ आजको बसाइमा मसँग झापाका मुक्तकार उमेश विरोधीजी हुनुहुन्छ कार्यक्रम मुक्तकमाला तपाईँ नियमित रूपमा सुन्नुहुन्छ सुन्ने चाह हुँदै पनि सुन्न छुटाउनु भयो भने मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरेर मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chijapani Nepal dot spot dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ अनि त्यस्तै गरेर मोबाइल एप्लिकेसन नेपाली अडियो बुकमा पनि तपाईँले हामीलाई भेटाउन सक्नुहुन्छ उमेशजीसँगको आजको बलाकुसारी बडो रमाइलो लागिराखेको छ मलाई तपाईँलाई पनि आनन्द आइराखेको हुनुपर्छ भन्ने मैले सोचेको छु म उहाँसँगकै कुराकानी पुनः जोड्न चाहन्छु उमेशजी लामो समय रहनुभयो है परदेशमा बस्यो सर चार वर्ष जति बस्यो उतैबाट मुक्तक मालामा मुक्तक पठाउँदै गर्नुहुन्थ्यो माया बाँड्दै गर्नुहुन्थ्यो म सम्झिरहेको छु ती दिनहरू एकदम एकदम एउटा कस्तो पनि हुँदो रहेछ भने मुगलानमा रहिरहँदाखेरि एउटा छिमेकीले छिमेकी भाइ आयो अथवा छिमेकी बहिनी कोही आइदियो भने जुन हौसला बढ्छ त्यस्तै यो रेडियोभिजनबाट यो मुक्तकमालाको एउटा लिङ्क हामीमा आइपुग्दाखेरि त्यस्तै खुसी लाग्थ्यो कोही परिवारको सदस्य एउटा मलाई भेट्न आइरहेको छ जस्तो लाग्थ्यो त्यति त्यति महत्त्वपूर्ण हुँदो रहेछ सर विदेश मुगलानमा देशका कुराहरू अनि छिमेकीका कुराहरू परिवारका कुराहरू आउँदाखेरि त्यति महत्त्वपूर्ण हुँदो रहेछ सर जुन चाहिँ तपाईँले सबैलाई पठाइदिनुहुन्थ्यो जसमा म पनि भागीदार हुन्थेँ त्यति बेला जुन लिङ्क आउँथ्यो मेरो मेसेन्जरमा त्यति खुसी लाग्थ्यो क्या एउटा परिवारको एउटा सदस्य मेरो ठाउँमा आइरहेछ मलाई भेट्नलाई जस्तो लाग्थ्यो मन गदगद भएको छ मुक्तक मेला हर्षित भएको छ तपाईँहरूको सुख दुःखमा प्रदेशको पीडा प्रदेशको खुसीमा हामी सँगसँगै रहिरहन पाएका छौँ विगत छ वर्षभन्दा लामो समयदेखि अबको समय त नेपालमै रहने हो कि भन्ने लाग्छ है मलाई तपाईँ यस्तो हो सर अब समय बलवान छ सर भोलि के होला भन्ने कुरा त एकदमै त्यो हामीलाई कल्पनाभन्दा बाहिरको कुरा हो भोलि के होला भन्ने कुरा भन्न सकिन्न तर जहाँसम्म मैले सोचेअनुसार मैले अनुसार अहिले कचन कवलमै एउटा व्यवसाय सञ्चालन गरेर बसिरहेको छु सम्भव भयो भने अथवा समयले साथ दियो भने नेपालै रहन्छु भन्ने एउटा दृढता चाहिँ छ तर भोलि के हुन्छ भोलिका दिनहरू चाहिँ फेरि त्यो चाहिँ अब भरोसा चाहिँ छैन तर रहन सक्छु होला भन्ने विश्वास चाहिँ राखेको छु व्यवसायका हाँगामा लटरम्म फल लागुन् र तपाईँको हातले ती फलहरू सधैँभरि टिपिरहन पाउन् र अबको बाँकी समय उमेश विरोधीको देशमै बितोस् सुसी जस्तै भनोस् शुभकामना तपाईँलाई उमेश विरोधी उमेश विरोधी भनिरहँदा पुरा नाम चाहिँ के होला भन्ने लाग्छ कि मलाई त्यो आजसम्म मैले तपाईँलाई सोधेको पनि थिइनँ म एकदम यो कुरा धेरैले सोध्नु पनि हुन्छ र धेरैलाई मैले भन्दिनँ पनि एकदमै यो कुरा चाहिँ म प्रायः भन्दिनँ मलाई आफ्नो थर भन्नलाई अलिक अप्ठ्यारो पनि लाग्छ र म त्यो थर प्रायः नभनौँ जस्तो पनि लाग्छ कि किन भन्दाखेरि अब एउटा मान्छे सबै उही हो भन्ने मेरो चाहिँ सिद्धान्त हो जो कोही थरले गर्दाखेरि नै हो आज दुश्मनी बढेको जातले गर्दा नै हो आज मान्छेसँग तलमाथि भएको होइन त्यसै कारणले म आफूलाई चाहिँ थर भनिरहन अलिकति उचित ठान्दिनँ र पनि तपाईँले मलाई सोधिहाल्नुभयो मेरो वास्तविक नाम उमेश भट्टराई हो म भट्टराई हुँ तर म प्रायलाई म यो कुरा भनेको छुइनँ आज तपाईँले सोधिहाल्नुभयो म यो कुरा चाहिँ भन्ने बाध्य नै रहेँ अब राम्रो विचार अनि मुक्तकहरू यति मिठा मिठा सुनाइरहनु भएको छ अझै हामी केही मुक्तक सुन्नेछौँ कार्यक्रमले भ्याएसम्म पुस्तक प्रकाशनतर्फको सोच कतिको बनाउनु भएको छ के सोच्नु भएको छ त्यसबारेमा यो एकदमै यो न नसोधे हुन्थ्यो भन्ने प्रश्न हो मलाई चाहिँ यो <laughs> होइन धेरैले मलाई यो प्रश्न गर्नु पनि भएको छ म चाहिँ उहाँहरूको प्रश्नको एउटै मात्रै उत्तर हुन्छ सर कुनै साहित्य सिर्जना गर्नु भनेको पुस्तक प्रकाशन गर्नु होइन साहित्य सृजना मनको सन्तुष्टिका लागि गरिन्छ मलाई यसमा सृजना सन्तुष्टि भयो मैले लेखेँ ममा एकदम सन्तुष्टि छ यही नै हो मेरो लागि किताब मैले सोचेको छुइनँ मैले किताब निकाल्छु किताब निकालेर पब्लिस गर्छु बाहिर बजारमा छोड्छु भन्ने कुरा एकदमै यो मेरो दिमागमा सायदै आउँदैन होला अहिलेसम्म चाहिँ छैन भोलिको दिनमा यो आउँछ या आउँदैन त्यो आफ्नो ठाउँमा छ तर अहिलेसम्म चाहिँ मैले किताब निकाल्नुपर्छ होला किताब निकाल्नकै लागि मैले लेखेको होला भन्ने चाहिँ एकदमै मसँग छैन यतिसम्म कि मैले हिजो यो कार्यक्रममा आउनको लागि मैले मुक्तक तयारी गरिरहँदाखेरि डेढ सय दुई सयवटा मुक्तको मैले तयारी गरिरहँदाखेरि बाह्र पन्ध्रवटा मुक्तक पनि मैले चाहिँ यो चाहिँ मुक्तक सुनाउँछु भनेर देखाउन सकेँ तयारी गर्न सकिनँ आफूलाई भने म एकदमै ममा त्यो छैन सर त्यो ममा त्यो क्षमतै छैन जो चाहिँ किताबमा समेट्न सकौँ त्यो तपाईँले सोचे जस्तै मुक्तको सङ्गालो तपाईँको मनभित्र आँटे जस्तो मुक्तको सङ्गालो सिट्टै तपाईँभित्र पाउनुहोस् तपाईँको मनको सन्तुष्टि त तपाईँले लेखे सँगसँगै छँदैछ तर नेपाली साहित्यले भने तपाईँ जस्तो दमदार लेखकबाट एउटा सङ्ग्रहको आश गरिरहनेछ र त्यो समय छिट्टै जुरोस् मुक्तको भोग बाँकी नै छ मुक्तक सुनौ मेसी हुन्छ छैन खुसी जीवनमा सोचे जति छैन निराशाले गर्दा जीवनको प्रगति छैन हिजो घर छोडियो आज देश छोड्नु छ छैन खुसी जीवनमा सोचे जति छैन निराशाले गर्दा जीवनको प्रगति छैन हिजो घर छोडियो आज देश छोड्नु छ किनकि मेरो देशमा गरिबीको ओखति छैन अर्को अर्को सुनौँ अर्को अहिले ठ्याक्कै अब यो शहीद दिवसको कुरा चलिरहँदाखेरि लगभग आजभन्दा मैले पाँच वर्ष अगाडि शहीद दिवसको दिन यो मुक्तक लेखेर त्यही कार्यक्रममा वाचन गरेको थिएँ त्यो मुक्तक ठ्याक्कै अहिले यो समय लगभग माघ सोह्र गते शहीद दिवस नेपालको उसमा देखिन्छ त्यसैले त्यही हुनाले मैले यो मुक्तक ठ्याक्कै अहिले जोड्ने कोसिस गरेँ जुन मुक्तक चाहिँ मैले मलेसियामा रहँदाखेरि त्यहाँनिर एउटा कार्यक्रम थियो ठ्याक्कै संयोगवश त्यति बेला त्यो कार्यक्रममा शहीद दिवसको दिन कार्यक्रम परेको थियो त्यति बेला मैले लेखेको मुक्तक त्यति बेला वाचन गरेको मुक्तक आज यो रेडियो भिजनबाट म सुनाउन चाहन्छु सुन उभ्याउन खोजे देशलाई ठिक बनाएर तर देशले उभ्याइदियो शालिक बनाएर आफू मरेर पनि देश बचाएको थियो जसले उभ्याउन खोजे देशलाई ठिक बनाएर तर देशले उभ्याइदियो शालिक बनाएर आफू मरेर पनि देश बचाएको थियो जसले आज देशलाई उसैलाई सम्झियो वार्षिक बनाएर निकै चसक्क पार्नुभयो मुक्तकबाटै आज धेरैचोटि त्यो आनन्द हामीले लिइरहेका छौँ तपाईँको मुक्तकबाट कार्यक्रमको अन्त्य अन्त्यतिर हामी आइसकेका छौँ अन्त्यमा हामी तपाईँको दुईवटा मुक्तक त सुन्ने नै छौँ तरै छुट्नुभन्दा अगाडि राष्ट्रिय स्तरका साहित्यिक संस्थाहरू र राष्ट्रमा पहुँच पुग्ने लेखकहरूबाट विशेष त मैले मुक्तकलाई नै जोड्न चाहेँ हामी अहिले कलम चलाउँदै गरेका लेखकले अबको दिनमा मुक्तकलाई अगाडि बढाउनको लागि कस्तो खालको आशा राख्न सक्छौँ उमेशजी पहिलो कुरा त राष्ट्रिय स्तरमा जो नाम पहुँचमा पुग्नु भएको छ यो मुक्तकलाई मात्रै मैले जोडिनँ यो कुरा नेपाली साहित्यलाई जोडेँ नेपाली साहित्यको अवस्था यस्तो दयनीय छ अहिले माथि पुगेका मान्छेहरूले जे नै गरे पनि उनीहरूलाई वा वा चल्ने तर मुनिका मान्छेहरूले सुरुवाती पिरियडमा राम्रो लेख्दै गरेका मान्छेहरूलाई पनि स्थान नपाइने अवस्था छ नेपालमा के चाहिँ भन्न चाहन्छु भने एउटा सिकारु मान्छे अथवा एउटा सिकारु लेखकले लेखेका कुराहरू पनि स्थान पाउनुपर्छ माथिका मान्छेहरूले लेखेका कुरा सामान्य कुराहरूलाई पनि वाह वाह गरिदिने अनि तल भर्खर सिक्दै गरेका मान्छेहरूले लेखेका कुरालाई हौत्साहित गराइदिने प्रोत्साहन नदिने यो सिस्टमले नै हो नेपाली साहित्यलाई यो अवस्थामा ल्याएको त्यसैले के भन्न चाहन्छु भने विधा जुनसुकै होस् विधामा माथि रहेका मान्छेहरूले मुनिका मान्छेहरूलाई समेट्न सक्नुपर्छ उनीहरूलाई दिने हौसला समान हुनुपर्छ ताकि भोलिका दिनमा त्यो बगैँचाबाट निक्लिएका फुलहरू सबैले सुगन्ध छर्न सकुन् कच्छपको विचार राख्नुभयो छुट्दा छुट्दै हामी छुट्दा छुट्दै त दुईवटा मुक्तक तपाईँको सुनेरै छुट्छौँ मुक्तक सुनौँ मेसी अन्त्यमा दुईवटा अब भने हुन्छ म मुक्तक नै वाचन गर्छु चोटै चोट दिन्छौ अनि सोध्छौ कस्तो छ गएपछि निष्ठुरी बनि सोध्छौ कस्तो छ हाँस्न रुन अचेल बाहना चाहिन्न मलाई चोटै चोट दिन्छौ अनि सोध्छौ कस्तो छ गएपछि निष्ठुरी बनी सोध्छौ कस्तो छ हाँस्न रुन अचेल बाहना चाहिन्न मलाई पागल सरी बनाएर नि सोध्छौ कस्तो छ <laughs> अर्को अर्को सुनौ अन्तिम मुक्तक आजको यो कार्यक्रममा भोक्त अझै मुक्तक सुन्ने तपाईँको कति छ कति छ मनमा अन्तिम मुक्तक उमेसिया छ हुन्छ यो मुक्तक वाचन गरिरहँदा म थोरै कुरा जोड्छु देशमा अहिले भइरहेको अवस्था देशको अवस्था देशको दर्दनाको अवस्था सीमा मिचिएको घटनाहरू यस्ता कुराहरूलाई मैले थोरै समेटेर लेखेको छु यो मुक्तक विश्वास गर्नुहोस् देश बन्छ फरक पर्दैन अझै हाम्रो सरकार यस्तै भन्छ फरक पर्दैन जाबो सिमाना मात्रै त मिचिएको हो विश्वास गर्नुहोस् देश बन्छ फरक पर्दैन अझै हाम्रो सरकार यस्तै भन्छ फरक पर्दैन जाबो सिमाना मात्रै त मिचिएको हो नि देशको नक्सा उही रहन्छ फरक पर्दैन वाह फेरि फेरि सुन्नु अन्तिम धन्यवाद सर विश्वास गर्नुहोस् देश बन्छ फरक पर्दैन अझै हाम्रो सरकार यस्तै भन्छ फरक पर्दैन जाबो सिमाना मात्रै त मिचिएको हो नि विश्वास गर्नुहोस् देश बन्छ फरक पर्दैन अझै हाम्रो सरकार यस्तै भन्छ फरक पर्दैन जाबो सिमाना मात्रै त मिचिएको हो नि देशको नक्सा उही रहन्छ फरक पर्दैन उमेशजी छुट्दा छुट्दै कार्यक्रम मुक्तक माला हुने प्रिय श्रोताहरूलाई तपाईँका प्रिय शुभचिन्तकहरूलाई के भन्न चाहनुहुन्छ यो समय हामीलाई दिनुभयो त्यसको लागि त तपाईँलाई धेरै धेरै धन्यवाद मेरो छँदैछ धन्यवाद सर तपाईँले यो अवसर दिनु पनि एउटा मेरो लागि सौभाग्यको कुरा हो एउटा गाउँमा रहेर कलम चलाइरहने मान्छेलाई यसरी तपाईँले बोलाउनु भयो एउटा कार्यक्रमको निम्ति एउटा कार्यक्रमको भागेदार सम्झिदिनु भयो यो पनि मेरो लागि बहुत सौभाग्यको कुरा हो र म जाँदा जाँदै के भन्न चाहन्छु भने नेपाली साहित्यलाई माया गरौँ नेपाली भाषा रह्यो भने नेपाली साहित्य रह्यो भने हाम्रो इतिहास जुगौँ जुग रहन्छ नेपाली साहित्य नेपाली विधा नेपाली कला संस्कृति रहेन भने हामी रहनुको कुनै औचित्य रहन्न त्यसैले नेपाली साहित्यलाई माया गर्नु मलाई गरौँ मलाई कुनै पनि तपाईँहरूले केही सुझाव दिन चाह सक्नुहुन्छ सल्लाह दिन सक्नुहुन्छ मेरो ठेगाना म तपाईँलाई दिन चाहन्छु मलाई मेसेजमा केही छोड्न चाहनुहुन्छ भने फेसबुक मेसेजमा नेपाली वर्णमाला अनुसार उमेश विरोधी सर्च गर्नुभयो भने भेटिहाल्नुहुन्छ होइन भने इमेलमा दिन सक्नुहुन्छ उमेश विरोधी thirty seven at the rate Gmail dot com र फोन नम्बरै लिन पनि चाहनुहुन्छ तपाईँले फोन नम्बरमै पनि मलाई केही त्यस्तो भन्न छ भने अन्ठानब्बे चौबिस सय एकासी तेत्तिस यो नम्बर हो यसमा तपाईँले फोन गरेर पनि मलाई गाली गर्न सक्नुहुन्छ सुझाव दिन सक्नुहुन्छ माया गर्न सक्नुहुन्छ यो साहित्य सम्बन्धी रहेर जे तपाईँलाई लागेको कुरा मनमा भएको कुरा सबै भन्न सक्नुहुन्छ धन्यवाद मेसी हस् धन्यवाद आजको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 पितल अङ्गालेर बास्छ जहाँ बरल तिम्रो मेरो सैनो त्यतैतिर खोज त्यतैतिर